जुन पुष्पाञ्जली सामुदायिक रेडियो छ यो रेडियोलाई अगाडि बढाउनको लागि दूरदृष्टि स्पष्ट भिजन दृष्टिकोण तपाईँको माया प्रेम चाहिन्छ र साँच्चीको सामुदायिक रेडियो पुष्पाञ्जली बाँचिरहनुपर्छ सधैँ तपाईँहरूको आवाज यसमा घन्किरहनुपर्छ र सधैँ तपाईँहरूको प्रिय हुनुपर्छ यो रेडियो यो रेडियो एउटा पार्टीको होइन यो रेडियो एउटा समुदायको होइन यो रेडियो समग्र देश र जनताको एजेन्डा बोक्ने साझा रूपमा नेपाली समाजमा स्थापित हुनुपर्छ त्यो सो गर्नको लागि उसले सफलता प्राप्त गर्छ भने मलाई पूर्ण विश्वास छ त्यसैले जनताले अब विकास खोजेको छ यहाँको जनताले अब उच्च शिक्षा खोजेको छ यहाँको जनताले साँच्ची के भन्ने राम्रो अस्पताल खोजेको छ यहाँको जनताले राम्रो बाटो घाटो खोजेको छ यहाँको जनताले साँच्चीकै आफू खुसी भएर बाँच्न चाहेको छ त्यो कुरा अबको राजनीति नेतृत्वले सोच्नुपर्छ नेतृत्वले व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नुपर्छ राष्ट्र हितलाई सर्वोपरि ठान्नुपर्छ परिवारभन्दा माथि उठ्न सक्छ सक्नुपर्छ ऊ सबै सबै सबैको नेता बन्न सक्नुपर्छ त्यसैले यो स्कुल यो उच्चमावि र यो सामुदायिक जुन छ पुष्पाञ्जली यसले प्रगति हासिल गरोस् सफलता हासिल गरोस् जहिले पनि ऋषि धमला तपाईँको साथमा रहने प्रण गर्दै यहाँबाट विदा हुन्छु हस्त नमस्कार